सम्झ तिमी बाटो आफै रोज सोच तिमी मनमै कुरा राखी हल्ला नगर कुरा काट्ने धेरै हुन्छ सल्लाह

कुरा काट्ने धेरै हुन्छन् सल्लाह नगर पाइला आफै चल सम्झ तिमी बाटो आफै रोज सोच तिमी